अभिव्यक्तिको अर्को माध्यम उद्गार खै ठूला भनिएकाहरू सम्भ्रान्तहरू खै ठूला भनिएकाहरू सम्भ्रान्तहरू उपल्लो श्रेणीका मानिसहरू भने गुरमितको पसलमा छिर्दैनन् रे थाहा छैन किन हो थाहा छैन किन हो तर मानिसहरू यसो भन्छन् उनीहरू सोडा र चुरोट पिउँदैनन् जंकी फूडहरू खाँदैनन् स्क्रच टिकट खेल्दैनन् गरीबसँग हिमचिम बढाउन चाहँदैनन् वा उनीहरू ठूला ठूला मलमा गएर आफ्ना दैनिक उपभोग्य सामग्री ल्याउने भएर हो राम जाने राम जाने तर पनि यो प्रश्नको सही उत्तर कसैले दिन सकेका छैन राम जाने तर पनि यो प्रश्नको सही उत्तर कसैले दिन सकेका छैन स्वप्नलोकका गुर्मितहरू कवि कृष्णराज खनालको यही चोटिलो कविताबाट आजको उद्घारको उठान गरेका छौ कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारमा कविता चर्चा गर्छौं कवि हुनुहुन्छ कृष्णराज खनाल स्वप्नलोकका गुरमितहरू भर्खरै प्रकाशित उहाँको नवीनतम कविता कृति हातमा लिएर बोलिराखेका छौ कवि कृष्णराज खनाल यतिखेर रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ म यहाँलाई हार्दिक स्वागत गर्छु धन्यवाद रमेशजी स्वप्नलकका गुरमितहरू कविता कृति लिएर आउनु भएको छ केही दिन अगाडि मात्रै काठमाडौँमा विमोचन गर्नुभयो स्वप्नलोकका गुर्मित कविता कृति है हजुर योभन्दा अगाडि पनि उपन्यास निकाल्नु भएको थियो है हो पातलकी प्रेसी भन्ने टु थाउजन्ड सेभेनमा निकालेको हो हजुर आजको बसाइको न्यु भनेको यही स्वप्नलोकका गुर्मित हो कविता कृति हो हजुर स्वप्नलोकका गुर्मित स्वप्नलोक भनेको त बुझिहाल्यो गुर्मितहरू भनेको चाहिँ कसैलाई सम्बोधन गरे जस्तो लाग्यो गुर्मित भनेको विशेषतः मैले प्रतीकात्मक अर्थ हो यसको गुरमित भनेको जो एकजना व्यापारी व्यापारी हो जो इन्डियाबाट ठुलो सङ्घर्ष गरेर कुनै अमेरिकामा गएर डलरका हरिया हरिया नोटहरू कमाउने उद्देश्यले ठुलो दुःख पाएर भित्रिएको एउटा जीवन्त पात्र हो त्यो पात्रले गरेको सङ्घर्ष उसले पाएको प्रतिफलबाट हामीहरू पनि त्यसबाट प्रभावित छौँ त्यस कारणले मलाई त्यो गुरमितको बारेमा लेखौँ लेखौँ लाग्यो र मैले एउटै यो लामो कविता बनाएको हुँ स्वप्नलोकका गुर्मितहरू भनेको एउटै शीर्षकमा लामो कविता हो हजुर यो चाहिँ झन्डै सय पृष्ठको कविता छ यसमा चाहिँ गुर्मितले गरेका सङ्घर्ष गुर्मितले के कस्ता कामहरू गर्यो कसरी ऊ अगाडि बढ्यो अहिले कुन स्थितिमा छ उसले यहाँबाट नेपालबाट गएका हजारौँ मानिसहरूलाई कसरी काम दिएको छ कसरी माम दिएको छ कसरी बास दिएको छ <laughs> र त्यो भन्ने कुरा चाहिँ त्यसमा चाहिँ मैले झल्काएको छु त्यो चाहिँ एउटा यथार्थ चाहिँ कुन राज्यमा बस्छन् अमेरिकाको अमेरिकाको गुर्मितहरू अमेरिकाको पचासवटै राज्यमा छन् गुर्मितहरू गुर्मित एउटा मात्रै पात्र होइन त्यसमा चाहिँ पचासौँ राज्यमा गुर्मित भनेको पन्जाबी पन्जाबबाट इन्डियाको भारतको पन्जाबबाट वर्षौं पहिले चालिस पचास वर्ष पहिले आफ्नो बीचमै पढाइ छोडेर हिँडेको एउटा पात्र हो त्यो पात्र प्रतीक हो त्यस्ता पात्रहरू त्यस्ता त्यस्ता गुर्मितहरू अमेरिकाका पचासवटै राज्यमा यत्र तत्र छरिएर बसेका छन् चोक चोकमा गल्ली गल्लीमा र उनीहरूले नेपालीहरूलाई चाहिँ काम दिएका छन् एउटै पात्रलाई सम्बोधन गरेर कविता कृति नै निकाल्नु हो कविता सुनौ त अलिकति कविताको कहाँबाट सुरु गरौँ भन्ने मलाई लागिरहेछ मलाई मलाई चाहिँ सुरुकै एउटा अंश पढ्छु म सुनौ गुरमितको पाताल प्रवेश मैले सब टाइटल राखेको छु छोटो छोटो दुई तिनटा सब टाइटल पनि छ यसमा गुरमितको चरित्र छ यसमा ऊ मुस्कुराउँदैन अह मैले देखेको छैन सायद मेरा पूर्ववर्तीहरूले पनि देखेनन् उसको हाँसो हरेक दिन हतार हतार गमक्क पर्दै स्टोर छिर्छ र अघिल्लो रात हामीले जम्मा गरिदिएको हामीले बटुलेर राखेको डलरको फोको फुकाउँछ गन्छ फेरि मुठो बाँच्छ र बोकेर फुत्त बाहिरिन्छ ऊ अर्थात साउ गुर्मित कता कति मात्र हाँस्ने हो नत्र हाँस्दैन हाँस्न जानेकै छैन कहिले काहीँ त कन्सिरी कन्सिरीकारौँ तात्दा पक्क मुखमा हान्दिउ जस्तो नि लाग्छ तर अह अमेरिकाको कानूनले मेरो नैतिक बन्धनले मलाई बाँधिरहन्छ गुरमितको अनुहार प्रायश कालो किन हुन्छ किन अधेरी रात लागिरहेको छ किन चिन्तित देखिन्छ किन बत्तीस दन्त देखिँदैन उसको मुखमा अह कसैले पनि बताउन सकेका छैनन् तर धेरैको अनुमान भने यस्तो छ व्यापारिक टेन्सन व्यापार कम भएर स्वास्नीसँगको खटपट छोरी पढ्न सकेनन् भनेर यी कामदारहरूसँग के हाँस्नु भनेर वा आइआरएस भनेको आन्तरिक कर विभाग हो आन्तरिक कर विभाग उनीहरू डर करहरू छलिराखेका हुन्छन् त्यसको पनि डरले खै के हो किन हो तर उसको अनुहार सधैँ त्यस्तै त्यस्तै हुन्छ कविता सुन्दै जाउँ अरूले जस्तै गुरमितले नि सानैमा सुनेको थियो अमेरिका स्वर्ग हो अनि उसको अन्तर्मनले भनिरह्यो चाहिरह्यो आहा त्यहाँ जान पाए त्यहाँ पुग्न पाए रुख रुखमा फलेका हरिया डलर टपाटप टिप्न पाइन्थ्यो जीवनका बोझहरू हल्का हुन्थे परिवार खुसी हुन्थ्यो भाग्य बदलिन्थ्यो हरिया नोटका चाँगै चाङ लाग्थे आहा जीवन मन मनै कल्पना गर्थ्यो तर यो कठिन काम थियो त्यसका लागि उसले अनेकौं जुक्ति लगायो दलाललाई भेट्यो उसलाई घुस खुवायो र साथीहरूको लही लहीमा बीचमै स्कुलको पढ़ाई छोडेर जे जस्तो काम पनि गर्ने शर्तमा कहिले काहीँ सामानसँगै थिचिएर कहिले प्रहरीलाई कहिले दलाललाई घुस खुवाउँदै अनकन्टार बाटो हुँदै ठूलो कष्ट बेहोरेर कैयौं पटक यमराजसँग साक्षात्कार गर्दै महिनौ पछि बल्ल बल्ल यस स्वप्न संसारको दल दलमा पाइला टेक्यो यो क्षण उसलाई संसारै विजय गरे जस्तै लाग्यो दुःखका दिनहरू सकिए जस्तै लाग्यो भगवानलाई धन्यवाद दियो र आनन्दले सुत्यो त्यसपछि साथीभाइको सिफारिस बोकेर थुप्रै ठाउँ चाहर्यो थुप्रै ठाउँमा गयो खोज्दा खोज्दा केही महिनापछि बल्ल बल्ल रे रेस्टुरेन्टको इन्साइडर काम पायो काम जान्यो र खुसीले रम्यो त्यसपछि घन्टा हान्न थाल्यो धन जम्मा गर्यो अलि अलि आत्मविश्वास जगायो पट्टपुट्ट अङ्ग्रेजी बोल्न थाल्यो र रेस्टुरेन्टलाई बाई बाई गरेर ससानो ग्रोसरी स्टोरमा छिर्यो गुरमितको विगत चाहिँ यस्तो थियो होइन विगत यस्तो थियो जरुर पनि अमेरिकाका सबै राज्यमा छन् यिनीहरू सबै राज्यमा छन् एउटै राज्य व्यवसाय चाहिँ के गर्छन् यिनीहरू उनीहरू सानसानो स्टोर चलाउँछन् यसमा त मैले अलिकति उल्लेख पनि गरेको छु यिनीहरू स्टोरमा स्टोर चलाउँछन् सानसानो ग्रोसरी स्टोर हुन्छ त्यो स्टोरमा चाहिँ अमेरिकी आवश्यकताका सामानहरू पाइन्छ अमेरिकी आवश्यकता भनेको के पाइन्छ त्यहाँ भन्दाखेरि चुरोट पाइन्छ मुख्यत त्यहाँका मानिसहरूले सेवन गर्ने भनेको चुरोट हो त्यहाँ सोडाहरू पाइन्छ कोक फेन्टाहरू पाइन्छ पेप्सी पाइन्छ सोडा यावत सोडाहरू पाइन्छ त्यहाँ चाहिँ जङ्की फुडहरू पाइन्छ चिप्सहरू पाइन्छ होइन अनि त्यसै गरी त्यहाँ चाहिँ पाउरोटीहरू पाइन्छ चिया कफी अब के खोज्नुहुन्छ तपाईँले ससाना ससाना कुरोहरू अब अचारहरू होइन उनीहरूलाई मनपर्ने कुराहरू चाहिँ त्यहाँ चाहिँ अमेरिकी आवश्यकताका सामानहरू सम्पूर्ण चिजहरू सजाएर राखिएको हुन्छ त्यो सानो होस् वा ठुलो अब कोही कोहीमा सबै कुरा पूर्ण नहोला तर यी कुराहरू एज जेनरल सबै स्टोरहरूमा हुन्छ विप्लवजीले आवरणमा लेख्नु भएको रहेछ स्वप्नलोकको गुरमित कुनै एक व्यक्तिको नाम होइन सपना खोज्दा खोज्दै बीच बाटोमै हराएका हजारौं यात्रीहरूको पीड़ा र आत्मसंघर्षको सामूहिक प्रतीक हो धरतीको स्वर्ग भेट्न अमेरिका पुगेका र त्यहाँ आफ्नो अनुहार हराएका आप्रवासी श्रमिकहरूको साझा कथा हो एउटा सरल आख्यान सूत्रमा जीवनका जटिल र बहुआयामिक तस्विरहरू समेटिएको यो लामो कविता कृति नेपाली युवाहरूका खण्डित सपनाहरूको जीवन्त साक्षी हो कस्तो राम्रो छ वास्तवमा यो साक्षी नै हो युवाहरूको युवाहरूभन्दा अझै अझै उमेर भइ गइसकेकाहरूको सम्पू सबै पक्षको सबै पक्षका सबै मानिसहरूको यो चाहिँ एउटा खण्डित सपनाहरू चाहिँ त्यहाँ गएपछि पुरा हुन्छ विमोचन समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसले पनि भन्नुभएको थियो लेख्ने भनेको भोगाई हो अब स्वर कल्पना लेख्ने जमाना गयो कल्पनाका कुरा लेखेर अब कवि भइँदैन भनेर उहाँले भन्नुभएको थियो यहाँले आफ्ना भोगाईहरू गुरमितलाई सम्बोधन गर्दै आफ्नै भोगाईहरू लेख्नु भएको छ नि होइन हो हो एकदम जरुर हो आफ्नो समीक्षक हुनुहुन्थ्यो शैलेन्द्र साकार उहाँले इमान्दारीपूर्वक भन्नुभयो कि म अमेरिका त गएँ तर टिक्न सकिनँ टिक्न नसकेपछि म फेरि फर्केँ उहाँहरू भन्नुभएको थियो उहाँले पनि त्यहाँ भोगेका भोगाईहरू जस्ताको तस्तै सम्झनाको रूपमा संस्मरणको रूपमा सुनाउनु भयो नि हो सायद सायद उहाँले गुरमित गुरमितहरूको स्टोरहरूमा काम गर्न सक्नु भएन होला है त्यो पनि हुनसक्छ होइन गर्न मन लागेन गर्न सक्नु भएन भन्दा पनि गर्न मन लागेन होइन यहाँ अब त्यत्रो वरिष्ठ कवि भएर बसेको मान्छे अब त्यहाँ गएर गुरमितको पसलमा उभिएर घण्टा हानेर उहाँले त्यो सायद उहाँको मनले मानेन होइन अब त्यो त्यो पनि पाठ हुनसक्छ अथवा उनलाई गर्न चाहनु भएन एउटा सङ्घर्षको उहाँ अब एउटा उमेर गइसकेको उमेर गइसकेको भने अलिकति धेरै भएको भनौँ न साठी बैसठी पैँसठी वर्ष भयो भयो भने चाहिँ हामीले अलिकति धेरै उमेर भएको त्यस्तो मान्छेहरूलाई अलिकति गाह्रो पनि हुन्छ त्यस्तो उभिएर काम गर्नुपर्दा होइन त्यहाँ अब न फोन पनि चलाउनु पाइँदैन फोन पिकअप पनि गर्न पाउँदैन गुरुमितले उहाँ क्यामेराबाट हेरिराखेको हुन्छ सिसिटिभीबाट ए भोलि सोध्न सक्छ आप क्या कर रहे थे मैले फोन किया था आप क्या कर रहे भनेर सोध्न सक्छ अनि अब साउ भनेको साउ नै हो एक हिसाबले उसले हामीलाई जतिखेर पनि फायर गर्न सक्छ जतिखेर पनि हायर गर्न सक्छ जतिखेर पनि फायर गर्न सक्छ जसलाई मलाई उसलाई हायर गर्न सक्छ जसलाई मलाई त्यहाँ कसैको सुनवाई हुँदैन नेपालीहरू अमेरिका गएपछि के के नै हुन्छ भन्छन् होइन के के नै हुन्छ भन्ने एउटा मानसिकता त छ होइन के के नै हुन्छ भनेको हामीले एज अ जनरल के के देख्छौँ भन्दा त्यहाँ पैसा पाइन्छ पैसा पाइन्छ पैसा फल्छ होइन पैसा फलाउन पनि सकिन्छ त्यहाँ पैसा टिप्ने पनि हो त्यहाँ अब घन्टा हान्नु पर्यो घन्टा जति धेरै घन्टा हाल्यो यहाँ मैले कहीँ एउटा उल्लेख पनि गरेको छु घन्टा घट्दा पनि पिर घन्टा बढ्दा पनि पिर बढ्दा किन पिर्ने बढ्दा धेरै थके लाग्छ धेरै उभिनु पर्छ त्यो पनि पिर भयो घन्टा घट्दाखेरि के हुन्छ भन्दा पैसा थोरै आउँछ भरे अब आफूलाई पालिनलाई अरू लग्जरियस कुराहरू किन्नलाई होइन छोराछोरी पढाउनलाई त्यसले पनि फेरि अब मेन्टेन गर्दैन पैसाभन्दा ठुलो ज्यान हो र भने अब यो यो वैश्य युगमा अहिले पैसै ठुलो भइसक्यो अब त्यसैको लागि त अब मान्छेहरू अब अहिले अहिले हजारौँ मान्छेहरू युवाहरू कहिले कहिले सुनिन्छ पत्रिकामा पनि त्यहाँ मेक्सिको बोर्डरमा सयौँ सयौँ युवाहरू चाहिँ बिचल्लीमा परिरहेछन् त्यहाँ त्यहाँ जानलाई यति त्रास छ अब त्यो त्यसले लाखौँ रुपियाँ तिस लाख चालिस लाख पचास लाखसम्म अस्ति एकजना भाइ पनि भेट भएको थियो मसँग उसले कुरा गर्थ्यो दाइ म त मेक्सिकोबाट छिरेको मेक्सिकोबाट छिरेको झन्डै चार पाँच महिनामा ऊ बल्ल अमेरिका पुगेछ होइन दुई पटक त ऊ चाइना गएको अरे त्यो ऊ उसको त्यो कनेक्सन मिलाउनलाई सायद त्यसरी पनि गर्छन् अब चालिस पचास लाख गरेर रुन्छ है मलाई मलाई भेट्दा दाई एउटा छोरो छ उसको दाई यस्तो छ यस्तो छ भने अनि तिमीले किन पिर गरेर त पैसा त तिरिसक्यो होला तिमीले त्यत्रो ऋण ल्याएको अहिले दुई तिन वर्ष त भइसक्यो तिर्यो होला भने अँ तिर्दैछु दाई अब यस्तै दुःख झिलो भने उसले एउटा सास चाहिँ अहिले अब सास फेरि छ भनौँ न ऊ त्यो ऋण मुक्त भयो अहिले त्यति घुमाउरो बाटो हुँदै पनि पुग्छन् है अरू वैधानिक बाटो कि डिबी पर्नु पर्यो कि अब यो सेमिनारहरू गोष्ठीहरू अनेक किसिमका होइन प्रपञ्चहरू मिलाएर जानु पर्यो होइन कागजपत्र बटुल्नु पर्यो अब सिधा साधा मान्छेहरूको त भर्खर गाउँबाट छिरेका मान्छेहरूको त त्यो प्रपञ्च पनि केही हुँदैन अनि के गर्ने त भन्दा दलाललाई घुस खुवाउने ल कति पैसा भन्दा दस लाख पन्ध्र लाखसम्म मेक्सिकोबाट जाने भनेर अब त मेक्सिकोमा पनि पर्खाल लाग्दैछ अब बोर्डर त त्यो बोर्डर टाइम त लाग्छ त्यो बन्ने भनेर अहिले त होइन अनि मेक्सिको बोर्डरमा त्यहाँ प्रहरीहरू तैनात त हुन्छन् त्यहाँ त्यहाँबाट त्यहाँको प्रहरीहरूले त्यहाँ समाएर बुझाउँछ बुझाएपछि उसँग केही छैन गुमनाम हो चाहिँ उसको केही न नाम छ न थर छ न केही छैन भनेपछि ल भनेर अनि उसले तोम शरणम गरेपछि ल भित्र भनेर उसलाई अनि तारिख धाउनी गरेर दस हजार पन्ध्र हजार डिपोजिट ऊ गरेर राखेर चाहिँ उसले अमेरिकाभित्र छिराइदिन्छ ल जा बाउ <laughs> के गर्छस् का भनेर त्यसरी छिराइदिन्छ त्यो त्यहाँको एउटा ज्वलन्त एउटा तस्विर देशको बेरोजगारी समस्याले गर्दाखेरि पनि नेपालीहरूले यो पीडा भोगिराखेका छन् यही घर देशमा काम र माम पाएको भए त्यति दुःख गरेर किन पुग्थ्यो नि र जरुरै हो र मैले पनि यो स्वप्नलोकका गुर्मितहरू कविता पुरै पढे नेपालीहरू जो जो नेपाली त्यहाँ पुग्छन् पहिलो काम र माम दिने पात्र चाहिँ यही यिनै गुर्मितहरू हामीलाई दुई तिनवटा कुराहरूले गुर्मितहरू हामीसँग नजिकिन्छन् एउटा चाहिँ एउटा चाहिँ जो त्यहाँ बसिरहेका छन् तिनीहरू पहिलेदेखि गुर्मित सम्पर्कमा बसेका हुन्छन् अथवा गुर्मितको स्टोरमा गुर्मितको रेस्टुरेन्टमा गुर्मितको ग्यास स्टेसनमा काम गरिराखेका हुन्छन् त्यसले गर्दा गुरमितहरूसँग सम्पर्क गर्नलाई एकदम सजिलो हुन्छ एउटा त्यो भयो अर्को कसरी सम्पर्क गर्ने भन्दा अब उसको अङ्ग्रेजी पनि भाषा छैन गाउँबाट कति क्लास पढाएको थिएँ भाषा छैन किनभने ए आप मेरो एक आदमी आए हिन्दीमै काम चल्छ ए मेरो एक आदमी आए नेपाल से आपको कोही चाहिए भनेको ओ लेके आना भनिदिन्छ त्यस पछाडि उसले यसो हेर्छ अरू उसलाई अरू बायोडाटा पनि चाहिँदैन एउटा सामान्य सिफारिस मेरो मान्छे हो भनेर मात्रै भनिदिएपछि काम पाए काम पाए त्यसरी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 अगाडि छन् र यो बिन्दुलाई चाहिँ कसरी जोड्न सकिन्छ भनेर चाहिँ मैले त्यसमा चाहिँ जोड्न खोजेको थिएँ पूर्वी र पाश्चात्यको एउटा मिलन बिन्दु खोज्न खोजेको थिएँ त्यो त्यो नै एउटा त्यसको मूल चरित्र हो एउटी जिना भन्ने पात्र चाहिँ हामीहरूको चाहिँ संस्कार संस्कृति रीतिरिवाज देखेर चाहिँ ऊ चाहिँ प्रभावित हुन्छ प्रभावित भएर उसले बिहा गर्न चाहन्छे भने त्यो एउटा मूल चरित्रलाई मैले कथानक बनाएको हामी गुरमितलाई नै सम्बोधन गरिराखेका छौँ स्वप्नलोकका गुर्मितभित्र तपाईँका केही हरफहरू पढ्न मन लाग्यो गुर्मितको सहज र छरितो दोकानमा चेयर चढ्नेहरू बैशाखी टेक्नेहरू ह्याण्डिक्याम्पहरू आवाजविहीनहरू कान नसुन्नेहरू सेतो छडी लिएकाहरू सहाराविहीनहरू एक्लो जीवन जिएकाहरू हाँसो बिलाएकाहरू स्वास्नी पीड़ितहरू लोग्ने पीड़ितहरू बोयफ्रेण्ड पीड़ितहरू गर्लफ्रेण्ड पीड़ितहरू बाबुआमा पीड़ितहरू छोराछोरीद्वारा परित्यक्त वृद्धहरू बाबु ज्ञात नभएकाहरू आमाद्वारा परित्यक्तहरू कुकुर डोर्याएकाहरू कुकुरलाई काखमा च्यापेर मही खाँदै भित्रिएकाहरू नाक छेडेर बुलाकी लाएकाहरू जिब्रोमा फुली उनेकाहरू कपाल रंगाएका जंकीहरू नक्कली कपाल हालेकाहरू शरीरभरि टाटो कुदेकाहरू लटरीका शौखिनहरू होसीहरू बेहोसीहरू बरबराउँदै छिरेका पागलहरू अनुहार परेकाहरू अनुहार बिग्रिएकाहरू मरण च्यासीहरू भीमकाय शरीर भएकाहरू नशाले लट्ठ भएकाहरू छुच्चाहरू लुच्चाहरू दिमाग भएकाहरू नभएकाहरू निन्द्राबाट भर्खरै बिउजेर कफी कप च्यापेर काममा कुदेकाहरू काला र गोराहरू गे तथा लेस्बियनहरू भर्खरै जेलबाट छुटेर आएकाहरू मुटु तथा क्यान्सरका रोगीहरू चुरोट छोड्न चाहेर पनि नसकेकाहरू बाबुसँग अनुहार नमिलेका छोरीहरू आमासँग अनुहार नमिलेका छोराहरू विभिन्न अनुहार भएका दाजुभाइहरू झट्केलो बाउसित आएकाहरू घर भएकाहरू नभएकाहरू कति लेख्न भ्याउनुभएको अब त्यहाँको त्यो जीवन्त कुरा हो त्यहाँ चाहिँ त्यस त्यस किसिम अहिले जुन कुरा तपाईँले उल्लेख गर्नुभयो मैले कवितामा उल्लेख गरेको छु ती ती यावत पात्रहरू गुरुमितको पसलमा आउँछन् आउँछन् कोही कोही चुरोट किन्छन् कोही क्यान्डी किन्छन् कोही चकलेट किन्छन् कोही गम किन्छन् कोही सोडा किन्छन् कोही पानी किन्छन् कोही चिया खान्छन् कोही कफी खान्छन् होइन कोही अमेरिकी आवश्यकताका कुराहरू किन्छन् त्यो यावत कुराहरू लिनका लागि एउटा एउटा मान्छे आइराखेको हुन्छ गुरमितको पसल गुरमितको पसलमा आउनेहरू विभिन्न स्वभावका मान्छेहरू आउने गर्छन् विभिन्न स्वभावको विभिन्न चरित्रका विभिन्न स्वभावका हुन्छन् विभिन्न चरित्रका हुन्छन् विभिन्न देशका हुन्छन् विभिन्न धर्मका सम्प्रदायका विभिन्न जाति होइन कोही काला हुन्छन् कोही कोही गोरा हुन्छन् यावत मान्छेहरू सारा संसारकै अमेरिकामा सारा संसारका मानिसहरू बसोबास गर्छन् तपाईँले भेटेको गुरमितलाई यो खनाल चाहिँ कवि हो भन्ने थाहा छ उनलाई म लेख्छु भन्ने थाहा छ मलाई नै सम्बोधन गरेर कविता लेखेको छ छैन उसलाई थाहा छैन फर्केपछि त दिनुहुन्छ होला नि किताब उसलाई दिन्छु उसले अब बुझ्छ कि बुझ्दैन थाहा छैन होइन नेपाली भाषा उनीहरूलाई बुझ्न गाह्रो हामीलाई हिन्दी बुझ्नलाई सजिलो हुन्छ उनीहरूले बुझ्न सक्दैनन् कोही कोही कुराहरू लेखेका कुराहरू तपाईँले सारांशमा हिन्दीमा त भन्न सक्नुहुन्छ नि भन्न किन नसक्ने भन्न सक्छु अब उसलाई सुन्ने फुर्सद हुन्छ हुँदैन भन्ने कुरा हो <laughs> एउटै पात्रलाई सम्बोधन गरेर यति लामो कविता कृति निकाल्नुभयो लामा कविता लेख्नेहरूको कविको हारमा कवि कृष्णराज खनाल पनि थपिनु भएको छ अलिकति यही कृतिभित्रबाट केही कविताहरू सुनौ न गुरमितको पसल एउटा विश्वविद्यालय वास्तवमा गुरमितको पसल एउटा विश्वविद्यालय जस्तै हो विभिन्न स्वभावका विभिन्न देश परदेशका मान्छेहरू आउने ठाउँ ठाउँ त्यो मात्रै होइन हामीले काम गर्ने ठाउँ मुख्य त हामी त्यही पढ्छौँ त्यहीँ हुर्किन्छौँ भन्ने मैले एउटा त्यसलाई चाहिँ सब टाइटलमा एउटा बनाएको छु कोही भन्छन् गुरमितको पसल एउटा विश्वविद्यालय हो चुरोटको तम्बाकुको भाङको बियरको र वाइनको सोडाको चकलेट र क्यान्डीको गमको लट्रीको ग्यासको चिप्सको जङ्क फुड्सको यावत अमेरिकी आवश्यकताको यो बुझेपछि सारा अमेरिका बुझियो सारा अमेरिकन बुझियो बाल बच्चादेखि बुढाबुढीसम्मका आनी बानीहरू व्यवहारहरू आहार विहारहरू उनीहरूका पहिरनहरू उनीहरूका लुच्याइहरू छुच्याइहरू धुर्त्याइहरू ठगीहरू इमान्दारिताहरू बिस्तारै बुझ्दै गइयो बिस्तारै जान्दै आइयो र सारा अमेरिका बुझेको प्रतीत भयो सबै अमेरिकन चिनेको आभास भयो के अब कुनै माइक लाल आएर भन्न सक्छ गुरमितको पसल खुल्लो विश्वविद्यालय होइन भनेर सात आठ वर्ष भयो दस बाह्र वर्ष भयो लगातार यसमै भिजेको लगातार यसमै रुजेको लगातार यसमै खेलेको यसमै दिन र रात बिताएको यसमै दिलचस्पी दिएको यसमै पोख्त भएको के को के खान्छ को के लैजान्छ भन्ने कुराको ज्ञान भएको के मेरो नामको अगाडि डाक्टर झुन्ड्याउनु भइहात होला तिमीलाई कस्तो लाग्छ कुन्नी म त स्पष्ट भन्न सक्छु म गुरमित विश्वविद्यालयको उत्पादन हो यही विश्वविद्यालयबाट शिव रघु र मोहनले सन्तोष र सुशीलहरूले महेश टिका र मधुकरहरूले हरि कृष्ण र पेसलहरूले नरेन्द्र राम विष्णु र युवराजहरूले विजय ईश्वर र गोवर्धनहरूले शारदा हजुरी र कल्पनाहरूले अजय उत्तम सुन्दर र राजेन्द्रहरूले लाल गोपाल सुदीप र रमेशहरूले दिनेश मिलन र ईश्वरीहरूले कमल र पुरुषोत्तमहरूले पीएचडीको उपाधि पाइसके ग्रेजुएसन पार्टी गरिसके गुरमित विश्वविद्यालयका विद्यार्थी ग्रोसरी स्टोरका डाक्टरहरू मानौ उनीहरू हार्वर्डका उत्पादन हुनु भर्जिनिया जाऊ या न्युयोर्क टेक्सस जाऊ या क्यालिफोर्निया बोस्टनदेखि फ्लोरिडासम्म न्युजर्सीदेखि युटाहसम्म अमेरिकाका पचासै राज्य जहाँ गए नि जुन पसलमा गए नि बिना चिन्ता बिना टेन्सन हायर हुन्छन् बिकाउ हुन्छन् किनकि उनीहरू दक्ष हुन्छन् कसै कसैले भन्छन् गुरमितको स्टोर एउटा इन्स्टिच्युट पनि हो जसले नव आगन्तुकहरूलाई भर्खरै अमेरिका छिरेकाहरूलाई कखरा सिकाउँछ यही इन्स्टिच्युटमा सिकेका थिए उल्लेखित ती डाक्टरहरूले त्यही पाठशालालाई उनीहरूले पहिलो पाठशाला बनाएका थिए प्रि प्राइमरी स्कुल बनाएका थिए जहाँ उनीहरूले hello how are you yes no र सरी एक्सक्युज मी प्लिज र welcome have a nice day thank you very much good morning र गुड नाइट जस्ता आदरार्थी वचनहरू परम्परागत बोलीहरू क्षमकुशलका शब्दहरू व्यक्त गर्न पैसाको कारोबार चलाउन चिट्टाको मेसिन चलाउन र स्क्रच टिकट बेच्न सिके अनुभव बटुल्दै गए र शून्यबाट सुरु भएको अमेरिकी जीवनमा क्रमिक रूपले अङ्कहरू थपिँदै गए क्रेडिट स्कोरहरू बढ्दै गए अनि उनीहरूले आफूलाई गरिबिलो बनाए अलि अलि अभिमानी बनाएर भने यो विश्वविद्यालय त भर्याङ न हो अब म यसमै टेक अरे अमेरिकाका जुनसुकै ग्रोसरी स्टोरमा पनि जागिर खान सक्छु काम गर्न सक्छु त्यही गुरुमितको पसलमा काम गर्ने एउटा नेपालीको पीडा यहाँ लेख्नु भएको रहेछ नि हो एक दिन गुरमित साहुको काम गर्दा गर्दै विजयलाई नेपालमा बाबुको देहान्त भएको खबर आयो यो खबर अलिकति पढ्नुहोस् त गुरमितलाई विदाका लागि मौखिक निवेदन पेश गर्यो विजयले गुरमितलाई मौखिक निवेदन पेश गर्यो साहुले दुःख मनाउ त गर्यो अह विदा दिन मानेन र भन्यो बुढा बुढा माप मर गया त मर गया ऐसा होता रहता है ए प्रकृति का नियम हे पसल बन्द मत करना मै छुट्टी दे नै सकता जाना हो तो जाओ अपने मर्जी से लेकिन मुड़के काम नहीं मिलेगा ये व्यापार का मामला है विजय ट्वा पर्यो उसलाई साहु र राहु उस्तै उस्तै लाग्यो अनि उसले पश्चातापका आँसुहरू घुटु घुटु पियो नियतिको खेल सम्झेर कुनातिर फर्केर रोयो उसका आँसु तप्प तप्प गर्दै भुइँमा खसे ग्राहकले सोध्थे विजय वाट हेपन ऊ सकि नसकी जवाब फर्काउँथ्यो my father passed away I am sorry भन्दै उनीहरू बाटो लाग्थे ऊ भने बाबुका फोटाहरू हेरिरहन्थ्यो उसले आफैलाई धिक्कार्यो म बाबु मर्दा दागबत्ती दिन नि सकिन काजक्रिया गर्न नि पाइन पितृ उद्धारका लागि तर्पणादि दिन नि सकिन बिरामी हुँदा स्याहार सुसार गर्न पनि पाइन घिटी घिटी हुँदा मुखमा जल अर्पण गर्न पनि सकिन म यो बर्मुडा ट्रायङ्गलमा अड्केको अड्के भए भन्दै वर्षौं वर्ष बाबुसँग बिताएका सुखद दुःखद क्षणहरू सम्झिरह्यो बाबुका गुणहरू केलाइरह्यो मन मनै बाबुलाई श्रद्धाञ्जली दियो र धुरु धुरु रुँदै आमाको नाममा यस्तो कविता लेख्यो बाबुको क्रिया गर्न नि पाइन छोरा हुनुको कर्तव्य निभाउन नि सकिन मृत शरीर काँधमा राखेर आर्यघाट लैजान नि पाइन आमा मलाई माफ गरिदिनुहोस् हजुरको कर्म पनि अभागी रहेछ मैले कस्तो कर्म लिएर आएको रहेछु यतिका वर्षदेखि म यो दल दलमा भाँसिएको भाँसिए छु जति निस्कन खोज्छु त्यति नै झन् भित्र पस्छु आमा दुःख होला अमेरिका यस्तै यस्तै रहेछ आमा दुःख नमान्नु होला अमेरिका यस्तै रहेछ योभन्दा कटु नियति केही हुन सक्छ जिन्दगीमा त्यो सक्दैन जरुर आमा आमा मरेको बाउ मरेको यस्ता खबरहरू दाजुभाइ मरेको होइन खबरहरू आइरहेको छ तैपनि तैपनि नियतिको खेल छोड्न चाहिँ सकिँदैन है सकिँदैन निस्केर जाउँ पस्न सकिँदैन पस्केर जाउँ दलदल हो यो दलदलमा जति मैले त्यहाँ उल्लेख गरेँ दलदलमा पसेपछि मिस निस्कन खोज्यो जन गर्दै जान्छ जन घट्दै गर्दै गर्दै जान्छ उम्किन गाह्रो हुन्छ गाउँमा त ल कृष्ण आएको छ अमेरिकाबाट भनेर खुब हल्ली खल्ली हुन्छ नि हुन्न हुन्छ त्यो अब समय कालक्रममा सधैँ आउन सकिने कुरा विषय पनि भएन आउन पनि सकिँदैन होइन अरू गाउँले आमा बाउले अथवा दाजुभाइहरूले भनिराखेका हुन्छन् छिमेकीहरूले छिमेकीहरूले नाता गर्नु मैले कृष्ण त हरायो आउँदैन आउन सक्ने स्थिति पनि हुँदैन पहिला त यही गुरुमितले मैले यहाँ भनिहालेँ गुरुमितले बिदै दिँदैन किन एउटा नि कृष्णजी तपाईँलाई यही घर देशमा नपुग्दो केही थिएन तपाईँ बेरोजगार त हुनुहुन्थेन नि गोर्खापत्र संस्थानमा काम गर्नुहुन्थ्यो पत्रकार कृष्णराज खनाल भनेपछि सबैले चिन्थे त्यो मान्छेलाई केले घिच्यायो उता तपाईँलाई मान्छेलाई विविध कारणहरू छरछिमेकका विविध कारणहरूले प्रभाव पार्दो रहेछ व्यक्तिगत कारण हुँदा नि मलाई त राम्रो म सहसम्पादक थिएँ गोर्खापत्रमा सबैले नाम पनि चिन्थे नाम नाम पनि लिन्थे इज्जत थियो प्रतिष्ठा थियो पैसा पनि राम्रै हुन्थ्यो होइन तर पनि पारिवारिक कुराहरू मैले अब एउटा स्वप्न संसार कस्तो हो त स्वप्न संसार कस्तो हुँदो रहेछ त त्यहाँ चाहिँ छोराछोरी अहिले अब हामीका हामीका ठुल्ठुला राष्ट्रपतिका प्रधानमन्त्रीका मन्त्रीका ठुल्ठुला धनाड्य व्यापारीहरूका छोराछोरी सारा अमेरिकामै छन् किन छन् तिनीहरूलाई नपुग्दो त केही थिएन म त सामान्य कृषक परिवारबाट आएको मानिस हो मलाई त पैसा त परिवारको सदस्यहरू अहिले दुईजना छन् मेरा छोराहरू र परिवारको सदस्यहरू बढ्दै गएपछि आर्थिक भार पनि च्यापिँदै गयो त्यस कारणले मैले अवसरको खोजीमा मान्छे प्रत्येक क्षण अवसरको खोजीमा हुन्छ त्यो अवसर मैले पाएँ र त्यसलाई मैले समातेको मात्रै हुँ आज घरदेश परदेश जतासुकै कवि कृष्णराज खनाललाई सुनेर बसिराख्नुभएका रेडियो नेपालका तमाम श्रोताहरू हुनुहुन्छ तपाईँकै आफ्ना आफन्त इष्टमित्रहरू अमेरिकाको बोस्टनमा पनि हुनुहुन्छ होला हुनुहुन्छ के भन्नुहुन्छ उहाँलाई बिदा माग्ने बेलामा उहाँहरूलाई म केही हुँदैन अब केही दिनमा आउँछु भेटघाट गर्छु फेरि हामी बसेर कुरा गर्छौँ गुरमितको पसलमा भेट हुन पनि सक्छ घरमा <laughs> उहाँहरूले निमन्त्रणा गर्नु भने म उहाँहरूको घरमा जान्छु मैले म पनि निमन्त्रणा गर्छु उहाँहरू मेरो घरमा आउनुहुन्छ बसेर छलफल गर्छौँ पुस्तकहरू विमोचन कार्यक्रम कस्तो भयो नेपाल बसाई कस्तो भयो समीक्षा हुन्छ एउटा साह्रै सौहार्दपूर्ण वातावरणमा एउटा अनौपचारिक छलफल हुन्छ भेटघाट हुन्छ खुसी लाग्छ श्रोताहरू आजको उद्गारमा रहनुभयो कवि कृष्णराज खनाल स्वप्नलोकका गुरमितहरूको नाउँमा आजको वसाई लगभग हामीले पूरा गरिसकेका छौं कवि कृष्णराज खनालको सृजनशील जिन्दगी जहाँ भए पनि निरन्तर अगाडि बढ़ोस् यही शुभेच्छा सहित आजको कार्यक्रम उद्गारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार धन्यवाद रमेशजी धेरै धेरै धन्यवाद हिमालको छायामा गाउँछु गीत नेपालको मायामा बस्छु म त हिमालको छायामा गाउँछु गीत नेपालको मायामा जाऊ जहाँ जाऊ अघि लाग्छ यो नेपाली माया जताततै फैलिदिन्छ यो हिमाली छाया बच्छु म त हिमालको छायामा गाउँछु गीत नेपालको मायामा बस्छु म त हिमालको छायामा गाउँछु गीत नेपालको मायामा यो छायामा फैलिएर मलाई खुल्न देऊ यो मायामा गहिरिएर मलाई फुल्न देऊ कोही देखे कोही देखि डर्ने छैन हिमालय छ भने कहिल्यै पनि मर्ने छैनौ नेपालै छ भने बस्छु म त छायामा गाउँछु गीत नेपालको मायामा बस्छु म त हिमालको छायामा गाउँछु गीत नेपालको मायामा बसु मत हिमालको छायामा गाउँछु गीत नेपालको मायामा